प्रतिबिम्ब सम्बन्ध पानी हालेको मोही जस्तो होइन दही जस्तो हुनुपर्छ सम्बन्ध पानी हालेको मोही जस्तो होइन दही जस्तो हुनुपर्छ यादहरूको समुच्च संग्रह सिरानीको भई जस्तो हुनुपर्छ हुनुपर्छ सम्बन्धका संस्करणहरू प्रकाशित भइरहने हुनुपर्छ सम्बन्धका संस्करणहरू प्रकाशित भइरहने दुनियाँले विश्वास गर्ने गवर्नरको सही जस्तो हुनुपर्छ सारा दुनियाँले विश्वास गर्ने गवर्नरको सही जस्तो हुनुपर्छ हो सम्बन्ध भनेको सारा संसारले विश्वास गर्ने खालको हुनुपर्छ जस्तो लाग्छ यिनै मुक्त खरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौं यो चिसो चिसो अनि छिपिँदो छिपिँदो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ सांगीतिक स्वागत अभिवादन गर्दछौं सम्बन्ध पानी हालेको मोही जस्तो होइन दही जस्तो हुनुपर्छ यादहरूको समुच्च संग्रह सिरानीको बही जस्तो हुनुपर्छ हुनुपर्छ सम्बन्धका संस्करणहरू प्रकाशित भइरहने दुनियाँले विश्वास गर्ने गवर्नरको सही जस्तो हुनुपर्छ सबैलाई यस्तै यस्तै लाग्दो हो सम्बन्ध कस्तो हुनुपर्छ भन्दा यस्तै यस्तै हुनुपर्छ भन्ठान्नुहुन्छ होला सारा दुनियाँ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा radio Pratibimba at Gmail dot कममा प्राप्त भएका चोटिला पोटिला मुक्त खरफहरूको साथमा सांगीतिक साँगो क्रमशः क्रमशः जोड्दै जानेछौ जिन्दगीमा कोही आउने आश हुनुपर्छ जिन्दगीमा कोही आउने आश हुनुपर्छ शंका होइन दृढ विश्वास हुनुपर्छ पाउनु मात्रै माया भन्नेहरू सुन है पाउनु मात्रै माया भन्नेहरू सुन है अब यस्तो सोचाइमा विकास हुनुपर्छ हो त अब यस्तो सोचाइमा विकास हुनुपर्छ यी चोटिला र भान्किला मुक्तक हुन् दीपक धामीजीका उहाँको घरदेशको रस्ती बस्ती कैलाली हो उहाँ साक्षीमा पारी मलेसिया हुँदा पनि हामीसित मुक्तकिलो भेट गरिराख्नुहुन्थ्यो अहिले घरदेश आएको मौकामा कैलालीबाटै उहाँले हामीलाई चोटिला पोटिला मुक्तक पठाउनु भएको छ धुनलाई जोडु है दीपकजी अचेल अर्काको मनमा बास भएको छ अचेल अर्काको मनमा बास भएको छ दुईटा मुटुको एउटै सास भएको छ आफ्नै तस्विर बनाउन मान्दैन यो मन आफ्नै तस्विर बनाउन मान्दैन यो मन अरूको तस्विर सजाउने क्यानभास भएको छ अरूकै तस्विर सजाउने क्यानभास भएको छ मैले जस्तै तिमीले माया लगाइ हेरा नमेटिने लाली रस फुली दिए डाँडा प्राण ढाक्छ चोखो say मैले जस्तै तिमीले पनि माया लगाई हेर नमेटिने चिनो मेरो मुटुभित्रको र साह्रै मिठो गला दिनुभएको छ रुबी जोशीले युधिर थापाले लेख्नुभएका गीती हरफमा साह्रै सुमधुर संगीत भर्नुभएको छ नाति काजीले मैले जस्तै तिमीले पनि माया लगाई हेर नमेटिने चिनो मेरो मुटुभित्रको र यति मिठो गला दिने गायक रुबी जोशी अब यो धराधाममा रहनु भएन गएको शुक्रबार त्रिहत्तर वर्षको उमेरमा यो धराधाम उहाँले छोड्नुभयो वरिष्ठ गायक कलाकार रुबी जोशी प्रति कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धा सुमन कलम समाउने हातमा खुकुरी कसले दिन्छ कलम समाउने हातमा खुकुरी कसले दिन्छ एक जोडा खुसीसँग मजबुरी कसले दिन्छ हजुर आफ्नै छोरीलाई यस्तो गर्नुहुन्छ आमा अनि भन्नुहोस् हजुरलाई बुहारी कसले दिन्छ <laughs> अनि भन्नुहोस् त हजुरलाई बुहारी कसले दिन्छ दिपक धामी कुमार र सुकुमार हुनुहुन्छ होला सम्भवत उहाँका मुक्तक पढ्दा यस्तै यस्तै लाग्छ यो मन अरूसँग डुल्न मान्दैन यो मन अरूसँग डुल्न मान्दैन मुटु बिजाउने तस्विर भुल्न मान्दैन जे जे कुरा मबाट तिमीले लुट्यौ जे जे कुरा मबाट तिमीले लुट्यौ अरूबाट खै किन असुल्न मान्दैन अरूबाट अह खै किन असुल्न मान्दैन दीपक धामीजीकै मुक्त बोलिराखेको छु जुन माग्छु नभन तारा माग्छु नभन जुन माग्छु नभन तारा माग्छु नभन दिन्छु भए जति सारा माग्छु नभन अथा सागर मागिदिन्छौ दिनै नसकिने मनमा सानो तलाउ छ रारा माग्छु नभन मनमा सानो तलाउ छ रारा माग्छु नभन दीपकजीको मुक्तक एउटा अझै बाँकी छ कहिले डरपोक कहिले साहसी बनायो कहिले डरपोक कहिले साहसी बनायो चैत अनि वैशाखले उदासी बनायो जिन्दगीको मालिक आफै हो सोचिराथे तर नाथे जिन्दगीले खलासी बनायो तर यही नाथे जिन्दगीले खलासी बनायो दीपकजी ठट्यौली मुक्तक लेख्न पनि निकै माहिर हुनुहुँदो रहेछ दिपकजी यहाँले मुक्तकिलो सम्झना गर्नुभयो तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई र शुभकामना थप्छु कहिल्यै पूरा नहुने कस्तो चाहना हो यो कहिल्यै पूरा नहुने कस्तो चाहना हो यो मान्छेले मान्छे बेच्ने कस्तो जमाना हो यो बाँच्न त बाँचेकै छन् गल्लीमा कुकुरहरू पनि बाँच्न त बाँचेकै छन् गल्लीमा कुकुरहरू पनि बाँच्नकै लागि इमान्दारिता बेच्ने कस्तो बहाना हो यो बाँच्नकै लागि इमान्दारिता बेच्ने कस्तो बहाना हो यो खै कस्तो बहाना हो कस्तो बहाना हो यति बानकिला मुक्तक पठाउनु भएको हो पोखरा दश अमरसिंहबाट गौरी तमुले पानीरङको शहरमा बसेर निकै बानकिला मुक्तक लेख्नुहुन्छ गौरीजी पनि धुनलाई जोडौँ है त समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरू समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरू भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरू समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरू भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरू पूरा गर्न सपना र स्वार्थका ती सिँढीहरू पूरा गर्न सपना र स्वार्थका ती सिँढीहरू आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरू त्यही आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरू आगो पिएर बच्ने मेरो कथा बढी थाहा छ आगो पिएर बच्ने कि बस मेरो कथा छ जलेछु भित्र भित्रै छाती भरी ላይ መልኮ ቢስዋስ आगो पिएर बाँच्ने विवश मेरो कथा छ जलेछु भित्रभित्रै छाती भरि व्यथा छ लक्ष्मी सिर्जन बजगाईजीले पनि साह्रै मिठो गला दिनुभएको छ हेमराज पाण्डे अभागीजीले लेख्नुभएका सुललित गीति हरफमा साह्रै मिठो संगीत भर्नुभएको छ नारायण रायमाझीले गौरीजीका मुक्तक अझै पनि बाँकी छन् कति दिन छौ भाषण मात्रै अब देशलाई निकास देऊ कति दिन्छौ भाषण मात्रै अब देशलाई निकास देऊ सपना मात्रै होइन अब साँच्चै देशलाई विकास देऊ शरणार्थी हौ कि हामी आफ्नै देशमा बाँच्दैछौ नेपाली हौ नेपाली भई बाँच्न सक्ने आभास देऊ नेपाली हौ नेपाली भई बाँच्न सक्ने आभास देऊ गौरजीकै मुक्तक बोलिराखेको छु जनताका सपनाहरू बेच्नेहरू होसियार जनताका सपना बेच्नेहरू होसियार मेरो देशको सिमाना मेच्नेहरू होसियार सुतिरहेको बाघलाई जिस्क्याउँदैछन् अचेल आफ्नै देशमा षड्यन्त्र रच्नेहरू होसियार आफ्नै देशमा षड्यन्त्र रच्नेहरू होसियार पानीरङको शहर पोखरामा बसेर गौरी तमुले निकै बान्किला मुक्तक लेखिराख्नु भएको छ उहाँको अर्को मुक्तक यस्तो छ कहिले तिम्रो मायाले मजबुत बनाउँछ कहिले तिम्रो मायाले मजबुत बनाउँछ खै कसरी कहिले फेरि भावुक बनाउँछ मै हुँ भन्ने मर्दहरू डुबी हेर त पिरतीमा कठोर त्यो दिल तिम्रो कति नाजुक बनाउँछ कठोर त्यो दिल तिम्रो कति नाजुक बनाउँछ गौरीजी अब धुनलाई जोडौँ है त कति दिन्छस् ठक्कर दे जिन्दगी कति दिन्छस् ठक्कर दे जिन्दगी दुःख पीडा नभए त के जिन्दगी कहिले त लडाउँछस् कहिले म तँलाई लड्दै उठ्न सिकेको छु अरे जिन्दगी लड्दै उठ्न सिकेको छु अरे जिन्दगी फटे दो बाटो डुङ्गा जस्तै यता पल्टे उता पल्टे दो बाटो डुङ्गा जस्तै यात्रा भयो उस्तै तपल्टे उता पर्थ्यो सुभाषा भइ डुल्नु पर्थ्यो जीवन भयो atrás चलित भए आफै सुनेको चङ्गा जस्तै विचलित भए आफै पट उता पल्टे दो बाटोको ढुङ्गा जस्तै पल्टे उता पल्टे दो बाटोको यतापल्टे उतापल्टे बाटोको ढुङ्गा जस्तै यात्रा भयो त्यस्तै मेरो गन्तव्यहीन ढुङ्गा जस्तै पावल चामलिङजीले साह्रै मिठो गला दिनुभएको छ बिबी अनुरागीजीले पनि सुमधुर संगीत भर्नुभएको छ यो गीत भने पानीरङको शहर पोखराबाट गौरी तमुले पठाउनुभएका बानकिला मुक्तकमा चुटुक्क मिसाएका छौं गौरी तमुको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप र माटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप र माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्ट बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आइडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा radio Pratibimba at Gmail dot कममा प्राप्त भएका चोटिला पोटिला मुक्त हरफहरूको साथमा सांगीतिक साँगु क्रमशः क्रमशः जोडिराखेका छौं काली देखाएर अनि कोशी देखाएर काली देखाएर अनि कोशी देखाएर भए भरका जनतालाई बेहोसी देखाएर के गर्न खोज्दैछन् खै यहाँका यी नाइकेहरू कर्म ऋतु भाग्यलाई दोषी देखाएर आफ्नै कर्म ऋतु भाग्यलाई दोषी देखाएर यो अहम प्रश्न गर्नुभएको छ एचपी खड्का भनेर लेख्नु भएको छ उहाँको रस्ती बस्ती हो चैनपुर आठ बजाङ बजाङदेखि हामीलाई उहाँले उहिले भएका मुक्तकहरू आज हामीले खोल्ने र बोल्ने मौका पाएका छौं एचपी खड्काजीका मुक्तकको साथमा अब धुनलाई पनि जोडौं है त कहिले चोट दिएर गइस बिहानी दिएर कहिले चोट दिएर गइस बिहानी दिएर सधैँलाई पुग्ने गरी निशानी दिएर मलाई थाहा छ त फेरि धोका दिनेछस् असफलताको अधुरो कहानी दिएर त्यही असफलताको अधुरो कहानी दिएर हो यो कस्तो रहर हो कस्तो व्यथा हो लिएर मनमा हिँडिरहेछु यसरी व्यथा लिएर हिँडिराख्नु भएको छ गायक नारायण गोपाल गोपाल योजना आफैले गीत लेखेर सुमधुर संगीत भर्नुभएको छ यो मिठो गीतको रोजाई गर्नु भएको थियो एचपी खड्काजीले चैनपुर आठ बझाङदेखि एचपी खड्काजी ठट्टेौला मुक्तक लेख्न पनि निकै सिपाल हुनुहुन्छ उहाँ पाहुना लाग्दा आएकी थिइन् पानी लिएर पाहुना लाग्दा आएकी थिइन् पानी लिएर सँगै मिठो मुस्कान अनि बानी लिएर मन पर्यो अनि हजुर भगाएर लगे मन पर्यो अनि हजुर भगाएर लगे अर्को साल आउँछु साथमा नानी लिएर अर्को साल पक्कै आउँछु साथमा नानी लिएर ओहो एचपी खड्काजी यस्ता मुक्तक लेख्न पनि निकै सिपाल हुनुहुँदो रहेछ है अब फेरि धुनलाई जोडौँ है त खड्काजी कतिको घर बर्बाद पारेर जान्छस् कतिको घर बर्बाद पारेर जान्छस् बिगारेर अनि पछारेर जान्छस् ए दैव त पनि कति निष्ठुरी है ए दैव त पनि कति निष्ठुरी है जन्माउँछस् अनि मारेर जान्छस् जन्माउँछस् अनि मारेर जान्छस् माया जुन घाम छाया छाया छोडी छाडी बैगुनी आज गएछ कहाँ खै त्यो बैगुनी कहाँ गयो कहाँ गयो उषा मंगेशकरले साह्रै मिठो गला दिनुभएको छ जयदेवले संगीत भर्नुभएको हो प्रदीप रिमालले पनि साह्रै मिठो गीत लेख्नु भएको छ यो मिठो गीतको रोजाई गर्नुभएको थियो चैनपुर आर्ट बझाङका मुक्तकिला मित्र एचपी खड्काजीले खड्काजी तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई दिँदै शुभकामना थप्छु है यहाँहरू रेडियो नेपालको मुक्त किलो तरङ्गमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ अब बाँकी रहेको बचे खुचेको समयमा यही स्वदेशी भावना छोड्छु यही हो नेपाल नेपालीको घर प्रेमदोज प्रधान र साथीहरूले भएको छ दमन ढुङ्गानाले भएको गीतमा उस्ताद गोविन्दलालले साह्रै मिठो संगीत भएको छ यही हो नेपाल नेपालीको घर यही स्वदेशी भावनालाई पुछारमा छोडेर आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि विदा माग्छु अवस्त यहाँहरूको मिठो निद्र सपनीको कामना सहित नमस्कार शुभरात्री यही हो नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाला नेपालीको घर नेपालीको घर उत्तरतिर चाँदीको पर्खाल सजेको दरबार उत्तर तिरा चाँदीको पर्खाल सजेको दरबार दक्षिण तिरा बगैँचा जस्तो चौकिला बजार तिर बगैँचा जस्तो चौकिला बजार काली शान्तिका सधैँ गाउने समाचार काली शान्तिका सधैँ गाउने समाचार यो ठाउँको नाउँ भन न साथी मलाई एक बार यो ठाउँको नाउँ भन न साथी मलाई एक बार यही हो नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा हिमाली छाया तापेर बस्ने पृथ्वी माटीमा हिमाली छाया तापेर बस्ने पृथ्वी माटीमा शान्तिका दैवा बुद्धले बसी गोडेर गएको शान्ति दैव बुद्धले बसी गोडेर गएको पृथ्वी जस्ता अमर वीरले जोडेर गएको पृथ्वी जस्ता अमर वीरले जोडेर गएको यही हुन् पाला नेपालीको घर नेपालीको घर यही हो पाला नेपालीको घर नेपालीको घर विश्व त यसलाई नेपाल भन्छ नाम त स्वर्ग हो बुझलो साथी गुणलो साथी यो देश नेपाल हो नेपालीको घर नेपालीको घर चन्द्र र सूर्य ध्वजाको मुनि यो माटोलाई सम्झेर बस्ने नेपालीको घर नेपालीको घर एकताभित्र हाँसेर बस्ने बितादेखि संसार डर्ने कला र कौशल संसार भर्ने हरियो बारी कोइले गाउने संसारैसँग मित्यारे लाउने हँसिलो उति दयालु उति पवित्र जाति नेपाली बस्ने यही हो नेपाला यही हो नेपाल हो हो यही हो नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर